गयो रात के भो के भो के भो के भो बिहानी चबाती बाकी अझला जवानी छबा की बाकी जवानी छबा की बाकी गयो रात के भो के भो के भो बिहानी छबा की बाकी अनौठो र मिठो कहानी छ बाँकी बाँकी कहानी छ बाँकी बाँकी कहानी छ बाँकी बाँकी गयो रात के भो के भो के भो हजुर यो निकै नै रमाइलो सुमधुर साङ्गीतिक गजल आवाज पछाडि फेरि पनि स्वागत गर्न चाहन्छु यतिखेर म सुन्दै हुनुहुन्छ पहाड किरानी बन्दीपुरको आवाज रेडियो बन्दीपुर अठासी थुप्रो आठ हर्स र इन्टरनेट अनलाइनमा रेडियो बन्दीपुर डट ओआरसी मार्फत हामीलाई सँगै के साथ सुनिराख्नु भएको छ यो कार्यक्रम गजल प्रहर गजल प्रहर आउने गर्छ हरेक बिहिबार बिबिसी लन्डनको नेपाली सेवा पछाडि लगभग हामी हामी दस बजीसम्म उपस्थित हुने गर्छौँ र यो समयमा हामी तपाईँका गजलहरूलाई सँगै विभिन्न गजलकारहरूको गजललाई पनि हामी कार्यक्रममा समावेश गर्ने गर्दछौँ र तपाईँ आफ्नो गजलहरूलाई पठाउन सक्नुहुन्छ हाम्रो गजल प्रहरको फेसबुक पेजमा तपाईँले त्यहाँ तपाईँले आफ्नो गजलहरूलाई पठाउनु भयो भने पनि हामी पक्कै पनि तपाईँका ती गजलहरूलाई अवश्य पनि स्थान दिनेछौँ तपाईँले हामीलाई Facebook dot com slash GAZL PRACR गजल प्रहरमा भेटाउन सक्नुहुन्छ र अवश्य पनि तपाईँले त्यहाँ आफ्ना गजलहरूलाई राख्न सक्नुहुन्छ तपाईँ तपाईँले त्यहाँ आफ्ना गजलहरूलाई समावेश गर्न सक्नुहुन्छ पक्कै पनि हामी तपाईँका ती गजलहरूलाई क्रमैसँगै अवश्य पनि तपाईँका ती गजलहरूलाई हामी कार्यक्रममा भाषण गर्नेछौँ यतिखेर एउटा गजललाई लिन चाहन्छु म जितु खड्का गाउँलेजीको यो गजललाई लिएको छु मैले किन मान्छे यति धेरै गुण गरेर जान्छन् किन मान्छे यति धेरै गुण गरेर जान्छन् पुरानो खाउ सिथारेर नुन भरेर जान्छन् किन मान्छे ती धेरै गुण गरेर जान्छन् पुरानो गाउची चिथोरेर नुन भरेर जान्छन् आत्महत्या गरौँ जस्तो लाग्छ मलाई पनि आत्महत्या गरौँ जस्तो लाग्छ मलाई पनि जब चर्चा सुन्छु तिनको जुन मरेर जान्छन् किन मान्छे यति धेरै गुण गरेर जान्छन् गिज्याउँछन् धुरीबाट तिनै ताराले मलाई गिज्याउँछन् धुरीबाट तिनै ताराले मलाई मिरबेरेमा निहाल्छु म कुन झरेर जान्छन् पुरानो घाउ सिथोरेर नुन परेर जान्छन् समयको सुईसँगै आफ्ना पाइला चाल्नुहोस् समयको सुईसँगै आफ्ना पाइला चाल्नुहोस् गुज्रेयाम मकैमा नि घुन परेर जान्छन् किन मान्छे यति धेरै गुण गरेर जान्छन् आफू सुध्रेपो सन्तति तिम्रा सुध्रिन्छन् यहाँ आफू सुध्रेपो सन्तति तिम्रा सुध्रि सुध्रिन्छन् यहाँ गाउँले भन्छ सन्तानमा खुन सरेर जान्छन् किन मान्छे यति धेरै गुण गरेर जान्छन् पुरानो घाउ चिथोरेर नुन भरेर जान्छन् हजुर जितु खड्का गाउँलेको यो गजललाई लिएको थिएँ मैले त्यसै गरी अर्को गजललाई लिन चाहन्छु म यतिखेर मोहन बिहानीबाट यो गजललाई लिएको छु मैले आँसुमा मात्र विश्वास किन लागेको होला आँसुमा मात्र विश्वास किन लागेको होला गोधुली साँझ उदास किन लागेको होला आँसुमा मात्र विश्वास किन लागेको होला गोधुली साँझ उदास किन लागेको होला उनीसँगै बिताएका स्वर्णिम ती पलहरू उनीसँगै बिताएका स्वर्णिम ती पलहरू आज मलाई इतिहास किन लागेको होला आँसुमा मात्र विश्वास किन लागेको होला बगैँचाको रङ्गिन फुल झैँ लाग्थ्यो जीवन बगैँचाको रङ्गिन फुल झैँ लाग्थ्यो जीवन तर अचेल पलास किन लागेको होला गोधुली साँझ उदास किन लागेको होला साथ दिन्छु तिमीलाई भन्दै थियो बारम्बार साथ दिन्छु तिमीलाई भन्दै थियो बारम्बार तै पनि धोकाको आभास किन लागेको होला आँसुमा मात्र विश्वास किन लागेको होला गोधुली साँझ उदास किन लागेको होला Hozir बिहानीको यो गजल सँगसँगै आजको लागि पनि कार्यक्रमको समय सकिन आँटिसकेको छ अब भने हामी पनि कार्यक्रमबाट भने बिदा हुनुपर्ने बेला भइसकेको छ यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद छ र जो जसले आजको कार्यक्रमको यतिन्जेलसम्म साथ दिनुभयो उहाँलाई फेरि पनि एकचोटि धन्यवाद व्यक्त गर्दै र तपाईँ गजल प्रहरमा आफ्नो पनि सहभागिता जनाउन चाहनुहुन्छ भने हामीलाई तपाईँले पठाउनु पठाउन सक्नुहुन्छ तपाईँले हामीलाई Facebook dot com slash GAZTL PRACR गजल प्रहरमा भेटाउन सक्नुहुन्छ र त्यहाँ तपाईँले आफ्ना गजलहरूलाई राख्न सक्नुहुन्छ अवश्य पनि समयले साथ दिएसम्म हामी तपाईँका ती गजलहरूलाई भाषण गर्ने प्रयास गर्नेछौँ आजको लागि भने कार्यक्रमको समय सिद्ध नआटिसकेको छ समयमा छुट्टिनु भनेको बाध्यता र व्यवस्था होइन नियम र अनुशासन हो भन्दै आजको लागि फेरि अर्को हप्ता ठिक यसै समय भेट्ने बासा गर्दै आजको लागि भने तपाईँको म आफ्नै अमृत बिदा हुन्छु नमस्कार विभागको सिजी नम्बर पैँसठी पैँसठी सात यति च नम्बर साठी शून्य शून्य एघार सोह्र